र हामी आफ्नो मान्छेलाई अझ बढी सम्झँदै जान्छौँ कहिलेकाहीँ यस्तो लाग्छ यो रात छिट्टै सकिदिए हुन्थ्यो छिट्टै उनीसँग भेट्न पाए हुन्थ्यो साँच्चै नै हाम्रो मनमा यस्ता एकदमै यस्ता पलहरू पीडा दिएर आउँछ पीडा बनेर आउँछ तर पनि यो रात यस्तो हुन्छ कि जब जब हामीलाई पीडा पर्छ जब जब हामी कसैको यादमा अझ बढी तडपिन्छौँ नि त्यो बेला झन् बढी एकदमै लामो भएको महसुस हुन्छ यो रात तपाईँले पनि यस्तै महसुसहरू गर्नुभएको होला र यतिखेर तपाईँ यो अँध्यारोमा कोही सिरकमा गुटमुटिएर <laughs> कोही अझै जागराम हुनुहुन्छ होला आफ्नो मान्छेलाई जस्तोसुकै अवस्थामा भए पनि सम्झिरहनु भएको होला विदेशमा हुने तपाईँ सायद काम पनि गर्दै हुनुहुन्छ होला तर पनि आफ्नो मान्छेको याद हामी जहाँ जस्तोसुकै अवस्थामा रहे पनि सदैव गरिरहेका हुन्छौँ र तपाईँ यस्तो अवस्थामा एउटा खोज्नुहुन्छ माध्यम जुन माध्यमले तपाईँको मनको कुरालाई उहाँसम्म पुर्याउन सकोस् तपाईँको मुटुको कुरा उहाँसम्म पुर्याउन एउटा माध्यम बन्ने प्रयास हो कार्यक्रम मुटुदेखि मुटुसम्म कार्यक्रम मुटुदेखि मुटुसम्मको आजको बसाइमा पनि म आइसकेको छु तपाईँको मनको तारलाई तपाईँको आफ्नो मान्छेको मनसम्म पुर्याउनका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुठुदेखि मुठुसम्म हरेक मङ्गलबार राति नौ पन्ध्र बजीदेखि दस बजीसम्म आउने गर्छ र तपाईँका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने प्रयास हामी सदैव गरिरहेका छौँ र कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ पनि आफ्नो मान्छेलाई यतिखेर सम्झिरहनु भएको छ एउटा माध्यम खोजिरहनु भएको छ कसरी तपाईँको मनको कुरालाई उहाँसम्म पुर्याउने भनेर सोचिरहनु भएको छ भने तपाईँले हामीलाई माध्यम बनाउन सक्नुहुन्छ तपाईँको मनको कुरालाई उहाँसम्म पुर्याउनु पाउँदा मलाई पनि अवश्य खुसी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 स्वदेशभन्दा बाहिर हुनुहुन्छ विदेशमा हुनुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट पनि गर्न सक्नुहुन्छ ती कमेन्टहरूलाई पनि म कार्यक्रममा राख्नेछु र तपाईँका कमेन्टहरू राख्नको लागि म पोस्ट एकैछिनमा गर्छु गर्ने तयारीमा छु तपाईँ भने एसएमएस र कमेन्ट गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज जो आए समझ लेना बूंदों में सुबह धूप तुमको सदा है समझ लेना किरणों में मैं हूँ किसी रोज बारिश जो आए समझ लेना बूंदो में मैं सुबह धूप तुमको सदा है समझ लेना किरणों मैं कुछ कहू या ना कहू तुम मुझको सदा सुनते रहना बस इतना से कहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बस इतना तुम तुमसे कहना तपाईँलाई पनि सायद आफ्नो मान्छेलाई केही भन्नु छ होला एउटा माध्यम खोजिरहनु भएको होला कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको त्यो माध्यम बन्नका लागि यतिखेर उपस्थित छ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँका कमेन्ट र तपाईँका एसएमएसहरू कार्यक्रममा राख्ने कोसिसमा छु तपाईँ कमेन्ट पनि गर्न सक्नुहुन्छ मैले पोस्ट गरिसकेको छु तपाईँ हाम्रो कमेन्ट गर्नका लागि W W W dot Facebook dot com slash radio server पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ यो जानकारी तपाईँलाई राखिरहेको छु म र यतिखेर तपाईँका एसएमएसहरू लिन चाहन्छु धेरै साथीहरूको एसएमएसहरू मलाई प्राप्त भइसकेको छ अहिले नै यहाँनिर भन्दा बढी एसएमएसहरू यतिखेर झरिसकेको छ पहिलो एसएमएस लिन चाहन्छु लेख्नु भएको छ कल्पना लामा कुसुमजीले पुरानो सदरमुकाम भिमफेदीबाट फ्याफुल्ला दादा एन भाउजू भन्नुभएको छ हामी दुवै तर्फ हामी दुवैजनाको तर्फबाट फ्याफुल्ला मे हजुरहरूको आत्मीय शेष कुसुम हजुरहरूलाई लोसारको धेरैभन्दा धेरै ज्यावाडनमा है भन्नुभएको छ हाम्रो तर्फबाट पनि तपाईँलाई लानु लानु ज्यावाडनमा त्यसै गरी उहाँ अगाडि लेख्नुहुन्छ अनि सम्पूर्ण आत्मीय फ्रेन्ड्सहरूलाई पनि लोसारको मुरीमुरी शुभकामना त्यस्तै गरी मेरो स्पर्शीलाई मुटुभरिको सम्झना र माया अनि लोसारको लाखौँ लाख शुभकामना ओके दादा good night have a sweet dream भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि कल्पना आशिष त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ धेरै साथीहरूको एसएमएस छ हाई दादा खाना खानुभयो त म ठुलोथलीबाट Lakshman and my B and all फ्रेन्डलाई मिस यु लभ यु भनिदिनु है त दादा ओके बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ त खबर भन्नुभएको छ सबै ठिक छ तपाईँलाई पनि सन्चै होला मिसार्ता बल फ्रम भैँसे छ किसेडीबाट छोडी गयो टाढाको बाटो बिर्सनु बिर्सौँ म कसरी तिम्रो यादले पल पल मर्दैछु भनौँ म कसरी भन्नुभएको छ योभन्दा पछाडि पनि उहाँले के लेख्नु भएको थियो यति मात्र आएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि भैँसे साथबाट विमला स्याङतान अल फ्रेन्डलाई मिस यु एन्ड विशेष गरी मेरो मुटुको धड्कन यसलाई miss you love you and युलाई पनि मिस यु दादा भन्नुभएको छ थ्याङ्क सो मच मलाई पनि सम्झनु भएकोमा बिमलाजी र तपाईँको यो एसएमएस तपाईँको आफ्नो मान्छेले पनि अवश्य पनि पाइसक्नु भएको छ अर्को एसएमएस गर्नुभएको छ नमस्ते दाजु रात्रिकालीन सन्चय हुनुहुन्छ मे मनिष लामा मकवानपुर सन्देश माई प्यारी स्विट हट कान्छु युनिसालाई miss you and love you specially हजुरलाई पनि miss you okay take care bye भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि मनिषजी र युनिसाजीले पनि सुनिरहनु भएको छ अवश्य मलाई थाहा छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा ह्याप्पी लोछार है भन्नुभएको छ हाम्रो तर्फबाट पनि तपाईँलाई लोछारला लामन लामन ज्यावडनबा भन्नुभएको छ मि भैँसे साथबाट सुजिता थिङ माई डियर प्रदीपलाई love you and miss you so much भन्छु एन्ड अवर फ्रेन्डलाई मिस यु भन्छु ओके दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा अल फ्रेन्डलाई ह्याप्पी लोसार एन्ड बिएफआरलाई पनि भन्नु दादा र मेरो सिस्टरको आज ह्याप्पी बर्थडेको लागि शुभकामना भनिदिनु है दादा भन्नुभएको छ अवश्य पनि सिस्टरलाई हाम्रो तर्फबाट पनि many many happy returns of the day happy birthday to you भन्न चाहन्छौँ र तपाईँका एसएमएस <laughs> र कमेन्टहरू पनि लिइरहेको छु <laughs> हाम्रो बलरामजी पनि मलाई म्यासेज छोडिरहनु भएको रहेछ बलरामजी पनि सुनिरहनु भएको होला सायद रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्ज तपाईँ पनि सुन्दै हुनुहुन्छ कार्यक्रम हो मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका एसएमएस र कमेन्टहरू लिँदैछु कमेन्टहरू पनि आइरहेका छन् कमेन्टलाई पनि म एकैछिनमा तपाईँको माझमा राख्छु र <laughs> यतिखेर तपाईँको एसएमएसहरू पढ्दैछु लेख्नुहुन्छ हाई दादा मे हेटौँडा पन्ध्रबाट समन लामा समन लामा मेरो अल फ्रेन्डलाई miss you and good night okay bye bye भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्र दाजु इट्स मी भैँसे साथबाट करिश्मा घलान आज मेरो म्यासेज भन्नुपर्दा मेरो मनमुटुमा बस्न सफल फ्रेन्डहरूलाई अल टाइम मिस गरिरहेको छु भन्न चाहन्छु भन्नुभएको छ त्योभन्दा पछाडि पनि उहाँले केही लेख्नु भएको थियो तर यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुहुन्छ हाई दादा म मेलिना घिमिरे दादा आज मेरो एसएमएस भन्नुपर्दा अनिस मसँग रिसाउनु भएको छ नरिसाउनु भन्दै I miss you and love you भन्न चाहन्छु ओके बबाई दादा भन्नुभएको छ ल है अनिसजी तपाईँलाई नरिसाउनु पनि भन्नुभएको छ मेलिनाजीले नरिसाउनु होला मेरो पनि आग्रह किनभने आफ्नो मान्छेसँग धेरै रिसाउनु पनि हुँदैन होइन र यस्तै लाग्छ मलाई चाहिँ कहिलेकाहीँ रिसाउनु पनि मायामा राम्रै कुरा हो थोरै थोरै रिस अनि धेरै धेरै माया भन्ने गीत पनि छ थोरै रिस देखाउँदा थोरै घुर्क्याउँदा आफ्नो मान्छेलाई अझ बढी माया भएको महसुस हुन्छ फकाउन आउनुहुन्छ फकाउने क्रममा अझ बढी आफूलाई केयर गरेको अनुभव हामी गर्छौँ तर रिसाउने भन्दा पनि फेरि आफ्नो साथी आफ्नो जीवनसाथी आफ्नो मायालुको कन्डिसन पनि हेर्नुपर्छ तपाईँको साथी एकदमै तनावमा हुनुहुन्छ तपाईँ फ्याट्ट त्यो बेला रिसाइदिनु घुर्क्याइदिनु गर्नुभयो भने उहाँलाई अझ बढी तनाव हुन्छ कहिलेकाहीँ त झगडा पनि बन्न सक्छ जे होस् ठ्याक्क ठुक्क झगडा भनेको जिन्दगीमा हुन्छ नै एकअर्कामा माया गर्नेहरू बिच पनि हुन्छ तर सकेसम्म यस्तो अवस्था चाहिँ नआओस् तपाईँहरूको झगडामा कि तपाईँको हात उहाँमाथि उनीमाथि उठोस् यस्तो चाहिँ कहिले पनि नहोस् म पनि तपाईँलाई यही आग्रह गर्छु र अर्को एसएमएस गर्नुभएको छ हाई दादा सन्चय हुनुहुन्छ म भैँसी साथबाट शान्ति आज मेरो मनको कुरा भन्नुपर्दा मेरो कान्छा मसँग रिसाउनु भएको होला प्लिज दादा मेरो कान्छालाई नरिसाउनु भनिदिनुहोस् है भन्नुभएको छ त्योभन्दा पछाडि पनि उहाँले केही लेख्नु भएको थियो होला उहाँको यति मात्र आयो र शान्तिजीको कान्छाजी तपाईँ सुनिरहनु भएको छ भने प्लिज उहाँसँग होला यो आग्रह मेरो पनि अर्को एसएमएस गर्नुभएको छ हाई दादा म सङ्घर्षशील सङ्गीता नगरकोटी फ्रम हेटौँडा उन्नाइस परदेशी मायालुको सम्झनामा दिनहरू गन्दैछु कहिले होला दुई मुटुको मिलन भन्दै वेटिङ फर कालु भन्नुभएको छ कालुजीले पनि सायद तपाईँलाई तपाईँको यो भावनालाई अनलाइनबाट पो सुन्दै हुनुहुन्छ कि थ्याङ्क यू सो मच सङ्गीताजी तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ धेरै साथीहरूको एसएमएस छ र केही साथीहरूले कमेन्ट पनि गरिसक्नु भएको छ म कमेन्ट पढ्दैछु पहिलो कमेन्ट गर्नुभएको छ हेरेर मान्छेलाई चिन्छु नभन्नु भन्नुभएको छ रुमे अर्जितजीले हेरेर मान्छेलाई चिन्छु नभन्नु चाहेर सबैलाई माया दिन्छु नभन्नु पैसा भन्नुभएको छ यति मात्र आयो अरू पनि लेख्नु भएको थियो कि थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि रोमियो अर्जितजी त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ यो कम्प्युटर ह्याङ भयो कि नेट ह्याङ भयो म कन्फ्युज भइरहेको छु अलिकता मलाई पढ्न अप्ठ्यारो भइरहेको छ लेख्नु भएको छ चित्र कुरुङभाङजीले लेख्नुहुन्छ हाई गुड इभिनिङ नमस्ते म Chitra Kurungbhang romantic media group तेह्रथुमबाट इप स्पेसली बेस्ट फ्रेन्ड सानो सन् सन्जितालाई मिठो माया and miss you so much भन्छु बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि कार्यक्रम मुटुदेखि मुटुसम्ममा म तपाईँकै मनका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने तर्खरमा छु धेरै साथीहरूको कमेन्टहरू आइरहेका छन् धेरै साथीहरूको एसएमएसहरू पनि आइरहेका छन् तपाईँको एसएमएस र कमेन्टहरूलाई म क्रमशः पालै पालो सकेसम्म राख्ने कोसिस गरिरहेको छु समय एकदमै कम हुन्छ दस बजेभन्दा उता कार्यक्रम चलाउँदा अलिकति गाह्रो पनि हुन्छ र साथीहरूलाई नडाँटिकन भन्नुपर्दा आज मङ्गलबार एकैचोटि तिन चारवटा कार्यक्रम हुन्छ जस कारणले गर्दा आवाज पनि बसिरहेको हुन्छ त्यसैले पनि सकेसम्म कहिलेकाहीँ चाहिँ म साढे दस बजीसम्मै चलाइदिन्छु तपाईँको लागि किन भन्दा मनले मान्दैन मन दुख्छ मेरो चाहिँ यदि तपाईँको मनको कुरा तपाईँको आफ्नो मान्छेमा पुगेन भने मेरो मन एकदमै दुख्छ त्यसैले पनि सकेसम्म लम्ब्याउने कोसिस पनि गर्छु तर आज चाहिँ अलिक सक्दिनँ कि जस्तो लागेको छ त्यही भएर दस बजीसम्म चाहिँ म अवश्य पनि तपाईँका सन्देशहरूलाई राख्नेछु यतिखेर तपाईँको एसएमएसहरू राख्छु म एसएमएस मैले कहाँसम्म पढेँ अघि वेटिङ फर कालु सङ्गीताजीको पढेको थिएँ अर्को एसएमएस छ रविना मुक्तानजीले धेरैले छुटाउन भन्दिन खोजे पनि तिमीलाई अह के लेख्नु भएको रहेछ अह रविना मुक्तानजीले धेरैले छुटाउन भन्दिन खोजे पनि तिमीले सधैँ साथ दियो हजुरलाई धेरै धेरै सम्झिरहेको छु भन्नुभएको छ थ्याङ्क सो मच अवश्य पनि तपाईँको आफ्नो मान्छेले पनि तपाईँलाई सम्झिरहनु भएको होला त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ दादा खाना भयो त हजुरको भन्नुभएको छ खाना भइसकेको छ तपाईँको पनि भयो होला मि सपना लामा हाँडी खोला दुई पर्ताबाट दादा मेरो सन्देश भन्नुपर्दा मेरो मनको साथी गणेशलाई धेरै धेरै माया र सम्झना भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसका लागि र तपाईँको गणेशले पनि तपाईँलाई सम्झिरहनु भएको होला अर्को एसएमएस गर्नुभएको छ आहा ह्याप्पी सोनम लोछार्दा मकवानपुरबाट मनिष कान्छोको कान्छु आजको SMS sweetheart lovely Manish कान्छोलाई I love you miss you भन्छु मनिष अहिले पछि कल गर्छु ल कान्छो थ्याङ्क यू बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र अर्को एसएमएस गर्नुभएको छ ह्याप्पी सोनाम नुसार दादा भन्नुभएको छ उहाँले नै दोहोऱ्याएर गर्नुभएको रहेछ थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नुभएको छ हेलो दादा गुड इभिनिङ एन्ड खाना खानुभयो त भन्नुभएको छ भइसकेको छ मी फुलमाया डिमडुम फ्रम भैँसे छ किसेडी दादा आज मेरो सन्देश भन्नुपर्दा माई अल फ्रेन्डहरूलाई भन्नुभएको छ सम्झना होला सायद यति मात्र आयो थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि फुलमायाजी अर्को एसएमएस गर्नुभएको छ अनिस छेत्री हुप्रा चौरबाट हेलो चन्द्र सर सन्चै हुनुहुन्छ अनि आज सन्चै छु अनिलजी तपाईँलाई पनि सन्चै होला आहा अनिसजी मैले अनिल भनेछु सरी अनिसजी तपाईँलाई पनि सन्चै होला लेख्नुहुन्छ ह्याप्पी लोसा टु यु म यो एसएमएस मेरो अह मेरो ब्रिज सङ्गी भन्नुभएको छ बिआरआइडिई e लेख्नु भएको छ ब्राइट लेख्नुभएको कि मैले गलत उच्चारण गरेको हो यसरी सङ्गीलाई सङ्गीलाई डेडिकेट गर्छु लभ यु सङ्गीता भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा मि हेटौँडा सत्रबाट नियोसोन तामाङ भन्नुभएको छ नियोसोन तामाङ आज म मेरो मुटुको टुक्रा मेरो फुच्चुलाई धेरै धेरै सम्झना र अनि अनि मेरो फ्यामिली र भएको छ योभन्दा पछाडि पनि उहाँले के लेख्नु भएको थियो होला यति मात्र आयो नेसोनजी तपाईँले एनइवाई एसओएन नेसोन लेख्नु भएको छ नाम मैले गलत उच्चारण गरेको भए सरी पनि भन्न चाहन्छु थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा how are you me Pasang Gole from Kisedi दादा आज मेरो सन्देश भन्नुपर्दा माई अवल फ्रेन्डलाई many many happy sir and मेरो मुटु देखिको साथी कमलालाई भन्नुभएको छ अरू पनि केही लेख्नु भएको थियो होला यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा दर्शन खाना खानुभयो त मे हेनपा बाह्रबाट अनुष्का मुक्तान दादा मेरो सन्देश सर्वर होल युनिट र अगल तामाङ श्रोताहरूलाई ह्याप्पी लोसार भन्दै भन्नुभएको छ केही अरू पनि लेख्नु भएको थियो होला अनुष्काजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसका लागि तपाईँलाई सम्झिरहेको छु र तपाईँले पनि सम्झिरहनु भएको छ खुसी लाग्छ तपाईँको एसएमएस पाउँदा त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा म भैँसे छबाट प्रदीप सिंह गोले आज मेरो एसएमएस भन्नुपर्दा माई डियर सुजेतालाई same to you and I love you too भन्ने चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँहरूको यसरी एसएमएसमा जुवारी चल्दाखेरि चाहिँ खुब रमाइलो लाग्छ मलाई साँच्चै नै माया गर्ने जोडीहरू सदैव यसरी नै माया गर्नुहोस् तपाईँहरू अहिले जति खुसी हुनुहुन्छ आफ्टर म्यारिज आफ्टर तपाईँहरूको मिलनपछि पनि तपाईँहरू यत्तिकै खुसी रहनुहोला यही मेरो कामना र सदैव कामना पनि गर्छु तपाईँहरूको माया सदैव सफल रहोस् यो शुभकामना तपाईँलाई र कार्यक्रम हामी मुटुदेखि मुटुसम्मको साथमा छौँ यतिखेर स्टुडियो घडीमा नौ बजेर एकचालिस मिनट गइसकेको छ समय एकदमै कम छ यतिखेर अर्को कमेन्ट लिन चाहन्छु म कमेन्ट लेख्नु भएको छ अह भुवन तामाङजीले तिम्रै साथमा जीवन जिउने कति सपना बुन्छु होला तिम्रै साथमा जीवन जिउने कति सपना बुन्छु होला थाहा छैन तिम्रो यादमा कति पल रुन्छु होला तिम्रै साथमा जीवन जिउने कति सपना बुन्छु होला थाहा छैन तिम्रो यादमा कति पल रुन्छु होला जाबो दुई दिन टाढिनु पर्दा यस्तो हालत छ भने जाबो दुई दिन टाढिनु पर्दा यस्तो हालत छ भने झनै छुट्टिएर बस्नु पर्दा म त के पो हुन्छ होला आहा थाहा छैन तिम्रो यादमा कति पल रुन्छु होला तिम्रै साथमा जीवन जिउने कति सपना बुन्छु होला भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि धेरै राम्रो मुक्तक लेख्नु भएको छ लेख्नुहुन्छ हेलो दादा के छ के छ खबर म भुवन तामाङ फ्रम मकवानपुर गढिनौ मनोकामना आज मेरो सन्देश भन्नुपर्दा मेरो फ्रेन्डहरू उमेश श्याम सुनिता प्रमिला अनि सम्पूर्ण फ्रेन्ड लगायत मेरो मुटुको धडकन be like miss you and love you so much भन्दै छुट्टिन्छु भवाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएस कमेन्टको लागि माफ गर्नुहोला कमेन्टको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ तपाईँको एसएमएसहरू पनि थुप्रै आइरहेको छ यतिखेर अर्को एसएमएस गर्नु भएको छ अह धेरै साथीहरूले एसएमएस गरिसक्नु भएको रहेछ पासाङजीले गरिसक्नु भएको छ थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नुभएको छ हेलो दादा दर्शन खाना खानुभयो मि हेनपा अनुष्काजीको पनि पढेँ अर्को एसएमएस छ हाई दादा हाई खाना खानुभयो त मि शारदा भल फ्रम भैँसे छ किसिडी बिरानो परदेशमा बस्नुहुने मेरो मनको साथी बालकृष्णलाई धेरै माया र सम्झना छ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अझै के लेख्नु भएको थियो भिएआ छ त्यसका लागि सरी तपाईँको यति मात्र एसएमएस प्राप्त भयो अर्को एसएमएस गर्नुभएको छ मकवानपुरबाट सृजना माई बिएफलाई love you and miss you my फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु ओके बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा नमस्ते and happy Losar it's me Umesh Tamang from Hetauda छब्बिस भन्नुभएको छ तपाईँलाई पनि लोसारको धेरै धेरै धन्यवाद छ तपाईँलाई यो एसएमएस र कमेन्टहरूको लागि धन्यवाद र तपाईँहरूले एसएमएस र कमेन्ट गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज अभी मुझ में बाकी थोड़ी सी है जिंदगी जगी धड़कन नहीं जाना जिंदा हूँ मैं तो अभी कुछ ऐसी लगन इस लम्हे में है ये लम्हा कहाँ मेरा जलते हुए तन को छाया पेड़ की मिल गई रूठे बच्चे की हंसी जैसे फुसलाने से फिर खिल गई कुछ ऐसा ही अब महसूस दिल को हो रहा है बरसों के पुराने जख्म पे मरहम लगा सा है कुछ ऐसा इस लम्हे में है ये लम्हा से अब मुझको बुलाए आने वाले कल की क्यों फिक्र मुझको सता जाए एक ऐसी चुभन इस लम्हे में ये लम्हा कहा था मैं बुलुजरा आयो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रम सन्देशहरू तपाईँको आफ्नोमा कुरा पनि एउटा सुनाइहालौँ त तपाईँको एसएमएस यहाँ लोडिङ भने भने छ तर साथीहरूले अहिले पनि थुप्रै एसएमएस पठाइसक्नु भएको छ तर तपाईँको एसएमएस मैले देख्न नै पाएको छैन हेर्नुहोस् न तैपनि म प्रयासरत छु र तपाईँका कमेन्टहरू चाहिँ यतिखेर देखिरहेको छु म कमेन्टहरू लिन चाहन्छु थुप्रै साथीहरूको कमेन्ट छ सायद पढ्न भ्याउने हो कि नभ्याउने हो यो पनि हेर्न बाँकी नै छ यतिखेर तपाईँको कमेन्टहरू पढ्दैछु कमेन्ट क कसले गर्नुभएको छ फेरि यो समय यताउता परेर छ कमेन्ट पनि कमेन्ट गर्नुभएको छ दिलको धनी बुद्ध लामाजीले टाढाबाट धेरै पछाडि सम्झेर कमेन्ट गर्नुभएको रहेछ बिर्सनु भयो कि जस्तो लागेको थियो बिर्सनु भएको छैन भन्ने त थाहा थियो तर पनि आज तपाईँको कमेन्ट देख्न पाएँ थ्याङ्क यू सो मच दिलको धनी बुद्ध लामाजी दिलको धनी बुद्ध थिङजीले लेख्नुहुन्छ सर्वप्रथम त साथी चन्द्र लगायत सम्पूर्ण रेडियो सरोवर परिवारमा उही बिरानो ठाउँ अनि परदेशी जीवन जिउन विवश दिलको धनी बुद्ध थिङको तर्फबाट शुभरात्री अनि ह्याप्पी सुनाम्लो सारा है भन्नुभएको छ थ्याङ्क यू सो मच हाम्रो तर्फबाट पनि तपाईँलाई लोचारको धेरै धेरै शुभकामना छ धेरै समयको अन्तरालपछि कार्यक्रम मुटुदेखि मुटुसम्ममा आज फेरि के लेख्नु भएको छ उहाँले सदाहरूको सदाहरूको आवाज आभासहरू शब्दहरूको आभासहरू बोकी आएको छु झर्को नभाने स्थान दिनुभए आभारी हुने थिए भन्नुभएको छ अवश्य पनि झर्को मान्ने त कुरै छैन बुद्धजी तपाईँको यति धेरै माया छ र त हामी अगाडि बढिरहेका छौँ लेख्नुहुन्छ फुल जस्तै फक्राउँदै सुबासहरू बाँडिरहन खोज्छु जीवन फुल जस्तै फक्रदै सुबासहरू बाँडिरहन खोज्छ जीवन बट बाध्यताको भुमरीमा पौडिँदै कहिलेकाहीँ आफै हराउन विवश हुन्छौँ यस्ता यस्तै जीवनको भोगाइ सँगाल्दै आफ्नोपनको मायाको साथमा रमाउन पाउँदा जीवन साँच्चै एउटा सार्थकता भएको आभास हुन्छ साँच्चै उही मेरी मनमुठुलाई मनैदेखि मिठो सम्झना अनि अनि अटल मायाको प्रहर अह प्रहरहरू love you and miss you so much लाटी भन्दै बिदा हुन्छु बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट पनि गर्नुभएको छ कसले गर्नुभयो अनुजीले पनि कमेन्ट गर्नुभएको छ भर्खरै गर्नुभएको छ तर उहाँको कमेन्टको पालो आउने हो कि नआउने हो यतिखेर अर्को कमेन्ट गर्नुभएको छ किन लाग्छ माया मिस्ट्रीलाई अरे उहाँको युजर नेम यो उहाँ लेख्नुहुन्छ hello bro how are you I am Saurabh Lama from Hetauda अठार I want to say just happy Sonam Losar to all फ्रेन्ड भन्नुभएको छ थ्याङ्क यू सो मच हाम्रो तर्फबाट तपाईँलाई यो सुनाम लोछारको धेरै धेरै शुभकामना त्यसै गरी तपाईँलाई जानकारी पनि गराउँ भोलि कार्यक्रम अनुराग सबि र म आउँछौँ कार्यक्रममा र भोलिको कार्यक्रम अनुरागमा हामीले केही तामाङ मुक्तक र गजलहरू पनि राख्दैछौँ तपाईँका पनि भए हामीलाई पठाउन सक्नुहुन्छ अर्को कमेन्ट गर्नुभएको छ सरिना ब्लोन्जीले हेलो दादा how are you me Sarina from Bhaktapur but now Hetauda today I miss my family किनकि धेरै भयो उहाँहरूबाट टाढा भएको सो म मेरो फ्यामिलीलाई I miss you all see you soon भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि तपाईँको नाम हेर्दैछु तर के गर्ने यहाँनिर कमेन्टहरू आएर बिजोग छ सरिना ब्लोन्जी सरिनाजी हेटौँडामा हुनुहुन्छ भक्तपुर तपाईँको घर र हेटौँडामा हुनुहुँदा जति हामीलाई माया गर्नुभएको छ भक्तपुर कुनै दिन तपाईँ फर्कनुहुन्छ मलाई थाहा छ त्यो बेला पनि चन्द्रलाई चन्द्रको आवाजलाई रेडियो सर्भरको यो प्रहरलाई सम्झेर माया गर्दै एसएमएस गर्न नभुल्नुहोला एसएमएस गर्न नपाए पनि कमेन्ट त छँदैछ थ्याङ्क सो मच सरिनाजी र तपाईँ परिवारदेखि टाढा हुनुहुन्छ परिवारदेखि टाढा हुनु कतिको पीडादाय हुन्छ त्यो एउटी छोरीले भन्दा बढी सायद हामी छोराहरूले पनि महसुस गर्न सक्दैनौँ होला मलाई त्यस्तो लाग्छ त्यो भन्दाखेरि फेरि हाम्रो केटा साथीहरूले चाहिँ हामी पनि गर्छौँ नि हो भन्नुहुन्छ होला हो म पनि गर्छु तर यस्तो लाग्छ कहिलेकाहीँ सायद छोरीको लागि परिवार अझ बढी ठुलो हुन्छ हाम्रो लागि भन्दा पनि मलाई त्यस्तो लाग्छ एनिवे व्यक्तिगत विचार <laughs> तपाईँलाई नराम्रो पनि लाग्न सक्छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि सरिनाजी त्यसै गरी अर्को कमेन्ट छ नौ बजेर त्रिपन्न मिनट गयो हाम्रो स्टुडियोको घडीमा लेख्नुहुन्छ अविरल प्रेमीजी हेलो दादा नमस्ते मि अविरल प्रेमी मिसन फ्रम निबुवाटार तामाङ बस्ती नाउ क्षितिज बसाई दुहा कतारबाट दादा मेरो एसएमएस त खासै केही छैन है हट्नै नभएपछि स्पेसल एसएमएस त <laughs> नहुने नै रहेछ सो मेरो अल फ्रेन्ड्सलाई मिस यु भन्दै छुट्टिन्छु म भाइ भन्नु आशा थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र यतिखेर तपाईँको एसएमएसहरू म लिँदैछु आहा एसएमएस कसले गर्नुभएको छ शारदाजीको पढेँ मैले म कनबोर्डबाट सृजनाजीको पनि पढेँ अर्को एसएमएस गर्नुभएको छ आहा कसले गर्नुभएको छ लेख्नुहुन्छ हेलो दादा इट्स मी शर्मिला दादा आज मेरो सन्देश भन्नुपर्दा म एउटा चुट्किला राख्न चाहन्छु भन्नुभएको रहेछ दादा ह्याप्पी लोछार आहा तपाईँहरू सबैलाई भन्नुभएको छ योभन्दा पछाडि पनि उहाँले चुटकिला लेख्नु भएको थियो होला तर के गर्ने यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँलाई पनि हाम्रो तर्फबाट ह्याप्पी लोसार भन्न चाहन्छौँ अर्को एसएमएस गर्नुभएको छ आजको लागि अन्तिम एसएमएस अब भने एसएमएस गर्नु नगर्नुहोला प्लिज भोकले भन्दै अह के लेख्नु भएको छ उहाँले भोकले भन्दै बासी भात निन्द्राले भन्दै भाच्या खाड <laughs> भोकले भन्दै बासी भात निन्द्राले भन्दै भाच्या खाड लासले भन्दै मसान घाट मायाले भन्दै सानो ठुलो जात दादा मे अनुस्को भन्नुभएको छ को लेख्नु भएको छ त्योभन्दा पछाडि केही पनि आएको छैन थ्याङ्क यू सो मच तपाईँले लेख्नु भएको विचारहरू एकदमै राम्रा पनि छन् र सुरुवातमा अलिकति कमेडी जस्तो मलाई लाग्यो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अब भने तपाईँको एसएमएस मैले बन्द गरेँ अरू साथीहरूले एसएमएस गर्नुभएको भए सरी योभन्दा पछाडि म एसएमएस लिन सक्दिनँ चौवालिसवटा एसएमएसहरू पढेँ मैले थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि तपाईँको यो मायाको लागि एसएमएसलाई मैले यतिखेर बन्द गरेँ तपाईँका थुप्रै कमे कमेन्टहरू छन् म त बिजोग हुने अब के गर्ने होला नौ बजेर पचपन्न मिनटको म तपाईँका कमेन्टहरू राख्न नसके पनि तपाईँका नामहरू लिँदैछु अबको क्रममा र माफी पनि माग्न चाहन्छु तपाईँको कमेन्टहरू मैले पुरा राख्न पाइनँ मेन्टल बोय भन्नुभएको छ सन्चै हुनुहुन्छ एन्ड खाना खानुभयो त मि राज गौतमजीले कमेन्ट गर्नुभएको थियो हेटौँडाबाट thank you so much Raji तपाईँको यो कमेन्टको लागि तपाईँको अरू कमेन्ट चाहिँ मैले पढ्न पाइनँ गिरी सागरजीले कमेन्ट गर्नुभएको छ सागर गिरीजीले हेटौँडा तिनबाट Sagarji thank you so much तपाईँको यो कमेन्टको लागि तपाईँको पनि मैले कमेन्ट पढ्न पाइनँ आज त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रुमे अर्जितजीले पुनः दोहोऱ्याएर गर्नुभएको थियो रहेछ थ्याङ्क यू सो मच रोमियोजी त्यसै गरी अर्को कमेन्ट गर्नुभएको थियो पागल प्रेमिकाजीले अह मेनुका मेन्दो ब्लोन खोला चार टाढीबाट थ्याङ्क यू सो मच मेनुकाजी तपाईँको पनि कमेन्ट मैले पढ्न पाइनँ रिसाउनुहुन्छ होला है तपाईँहरू कहिलेकाहीँ त चन्द्रले कमेन्ट पनि पढ्दैन भनेर तर मैले भ्याएसम्म चाहिँ सधैँ पढ्ने कोसिस गरेको छु साथीहरू थ्याङ्क यू सो मच तपाईँको यो मायाहरूको लागि मायाको लागि रुमे अर्जितजीले पुनः कमेन्ट गर्नुभएको थियो रहेछ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र अरू साथीहरूको कमेन्ट छन् कि म एकचोटि पेजलाई रिफ्रेस गरेर हेर्दैछु रिफ्रेस हुन पनि टाइम लागेर फेरि भागा भाग भइहाल्छ के गर्ने <laughs> यस्तै छ प्रविधिको प्रविधिमा निर्भर रहेपछि प्रविधि अनुसार नै चल्नु परेपछि अलिकता समस्या चाहिँ हुँदो रहेछ र तपाईँका बाँकी कमेन्टहरू अनु थोक्करजीले miss my heart and love you मिठो सम्झना अल फ्रेन्डलाई मि अनु भन्नुभएको थियो रहेछ अनु थोक्करजीले कमेन्ट गर्नुभएको थियो हेटौँडा बाह्र पदमपोखरीबाट थ्याङ्क सो मच अनुजी तपाईँ कमेन्टको लागि युनिसा थिङजीले पनि कमेन्ट गर्नुभएको थियो युनिसा राणाजी तपाईँको कमेन्टको लागि पनि धेरै धेरै धन्यवाद छ र जसको कमेन्ट मैले राखेँ यहाँलाई पनि धेरै धेरै धन्यवाद एसएमएस गर्नुहुने कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद त्यसै गरी यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद तपाईँले यो कार्यक्रम जुनसुकै बेला W W W dot YouTube dot कममा गएर तपाईँले सबि सौगात एसएबिआइएसएयुजिएटी सबि सौगात भनेर सर्च गर्नुभयो भने हाम्रो च्यानल छ म र सविको मेरो जीवन सङ्गिनी पनि हुनु उनी र हामी दुईको यो च्यानलमा तपाईँले हाम्रा सबै प्रोग्रामहरू रेडियो सर्भरको प्रोग्रामहरू र अन्य भिडियोहरू पनि हेर्न सक्नुहुन्छ र तपाईँले Facebook dot com slash radio server र फेसबुक डट कममा गएर सबि सौगात भन्ने पेजलाई पनि लाइक गर्न नभुल्नुहोला र कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको कार्यक्रमको व्यवसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुट्टिन चाहन्छु हवस् त नमस्ते शुभरात्रि है खबर मुझको भी है पता हो रहा है जुदा दोनों का रास्ता